संविधान सभा सदस्यको निर्वाचन नजिकै गर्दा नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको भाव आकर्षिएको छ अघिल्लो महिनाको तुलनामा तरकारीको भाव मात्र पचास प्रतिशत बढीले वृद्धि भएको छ यस्तो मूल्य वृद्धिले गर्दा सर्वसाधारणहरू मर्कामा परेका छन् कार्तिकको सुरुदेखि बन्न थालेको भाव अझै उकालो नै लागिरहेको आम उपभोक्ताहरूको गुनासो छ बन्दले गर्दा तरकारीको भाव वृद्धि भएको भन्दै तरकारीको मूल्य बताउँदै तरकारी व्यापारी रत्नगर दुई के गंगा लक्ष्मी बगाले गोल भेडा अस्सी रुपियाँ किलो होलसेल सिमी अस्सी नब्बे किलो रुपियाँ किलो सय रुपियाँ किलो होलसेल रहा गाडी भाडा रिक्सा भाडा नै पर्छ एक किलो टमाटरको एक हजार रुपियाँ लिन्छ बन्द साठी रुपियाँ किलो होलसेलको किरा भेडे खुर्सानीको भाव अहिले पाउके अस्सी रुपियाँमा किनबेच भइरहेको छ कार्तिक महिनाको सुरुवातदेखि नै बढेको भाउ नियन्त्रणको प्रयास भएको छैन हाट बजारमै अधिकांश तरकारीको भाउ एक सय रुपियाँ भएपछि अन्य भित्री पसलमा झन महँगो भएको छ जिल्लाभित्रै उत्पादन हुने केरा तरकारी किन्न बिचौलियाका कारण उपभोक्तासम्म आइपुग्छ पुग्दा निकै मूल्य बढ्ने गरेको पाइएको छ यसरी मनपर्दो मूल्य वृद्धिले उपभोक्तालाई दैनिकी चलाउन कठिन हुँदै आएको छ नेपालमा कुनै पनि नियन्त्रण प्रणाली नभएको र चुनावको अवसरले र प्रशासनलाई यस्तो समयमा बसार नियन्त्रण नगर्नाले कालो बजारी भएको बताउनुहुन्छ भरतपुर दशका उपभोक्ता सञ्जीव पौडेल अनि यो बढ्नुको एउटा कारण त यातायात बन्द पनि हो अर्को कारण के छ भने व्यापारीहरूले बन्दको अवसर उठाउने व्यापारीहरू धेरै छन् नेपाल अवसर उठाउने मौका मौका बेलामा मौका यही हो भनेर व्यापारीले पनि यही यो मौका खोजिरहेका हुन्छन् केही हदसम्म त्यसले पनि काम गरेका छ र सबभन्दा अर्को कुरो के भने नेपालमा कुनै पनि नियन्त्रण प्रणाली छैन जिल्ला कार्यालय होस् या कुनै पनि प्रशासन नियन्त्रण हो उपभोक्ताको अगाडि आएर उनीहरूले केही गर्न सक्ने सम्भावना छैन र अर्को कुरो अहिले चुनावी जुन माहौल चलिरहेको छ चुनावको अवसरमा नै पैसा प्रशस्त गाउँमा आएको छ त्यो कारणले पनि तपाईँको व्यापारीहरूले पैसा कमाउने अवसर पाएका छन् प्रशासनले कमसे कम बजार नियन्त्रण गर्न सक्नुपर्ने हो तर यो भनाइ मात्रै हो अब अहिले नेपालमा यो मात्रै होइन अब नुनको हाकार भनेर आइरहेको छ जुन कुरो केही हाकारै होइन नुन कहीँ भएकै छैन इन्डियामा पनि बढेकै छैन तर एउटा हुम के फैलाइएको छ भने नुन बढ्यो भनेर अहिले पच्चिस रुपियाँ बेचेको पनि मैले भर्खर थाहा पाएँ आज पन्ध्र रुपियाँ प्याकेटको नुनलाई यस्तो प्रशासनको व्यवस्था चुनावी माहौल छोपेर नै व्यवसायीले कालो बसारी गरेका छन् पहाडबाट झरेको तरकारी सस्तोमा लिने अनि उपभोक्तालाई भने महँगोमा बेच्ने गरेको उपभोक्ताको एकातर्फ गुनासो भइरहँदा व्यापारीको मनोमानी भन्दा पनि सामानको ढुवानी आपूर्तिमा समस्या व्यापारीहरूले नै प्राप्त मात्रामा सामान किन्न नपाएको र केही हदसम्ममा खरिदमा बढी भएको तर कृत्रिम मूल्य वृद्धि नभएको बताउनुहुन्छ तरकारी व्यापारी नवराज घिमिरे मूल्य वृद्धि एक व्यापारीहरूको मनमानी भन्दा पनि सामानको ढुवानीमा आपूर्तिमा समस्या छ त्यसले गर्दा व्यापारीहरूले नै सामान पर्याप्त मात्रामा किन्न पाएको छैन र सीमित सामानहरू चाहिँ जति मूल्य परे पनि हामीले ल्याउनु पर्ने हाम्रो बाध्यता छ बेच्नको लागि त्यही भएर के हदसम्म मूल्य बढी भएको छ यहीँ आएर हामीले कृत्रिम वृद्धि गरेको छैन जसरी निर्वाचनमा सुरक्षाकर्मी र प्रशासन प्रशासनको ध्यान केन्द्रित छ त्यसरी नै बजार अनुगमनमा प्रशासनको ध्यान केन्द्रित हुनु आवश्यक छ